मुटुसम्म नमस्ते अनि रात्रिकालीन अभिवादन तपाईँ सम्पूर्णलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारैभर मेरो आवाजलाई कार्यक्रम हो मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा सदा झै यो अँध्यारो रातमा तपाईँको साथमै छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म विशेषतः हामी कार्यक्रममा तपाईँका मुटुका आवेगहरू मनका भावनाहरू राख्ने गर्छौँ तपाईँले प्रोमोबाट पनि सुनिसक्नु भएको होला अधेरी कालो रात मिठो कल्पना उड्दैछ पुष्पक विमान रम्दैछ यात्री आफ्नो सहयात्री आफ्नो मायालुको यादमा साँच्चै नै जब जब रातहरू पर्दै जान्छ अझ भनौँ यो जाडो मौसम चाँडै रात पर्ने समय जब जब रात अझै छिप्पिँदै जान्छ अझ बढी शून्यताहरू बढ्दै जान्छ अझै बढी शून्यताहरू थपिँदै जान्छ हामी अझ बढी आफ्नो मान्छेलाई सम्झन थाल्छौँ सायद रातको विशेषता नै यही होला जब चारैतिर अन्धकार हुन्छ हामी सुतिरहेको कोठामा बत्ती बलिरहेको छ अथवा भनौँ हामी अँध्यारोमा बसिरहेका छौँ त्यो बेला हामी हाम्रो मान्छेलाई कति धेरै सम्झन्छौँ सायद यो कुरा मैले तपाईँलाई भनिरहनु नपर्ला तपाईँले पनि सम्झनुहुन्छ त्यो बेला तपाईँका मनमा अनगिन्ती भावनाहरू उम्रिलिन्छन् भावनाको एउटा सागर बग्छ तपाईँको मुटुको छेउ भएर त्यो सागरलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन पाए तपाईँको मन कति खुसी हुन्थ्यो होला साँच्चै नै त्यो खुसी त्यो खुसी र त्यो गौरव बन्न चाहन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म अनि म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँका तिनै सन्देशहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने तार हो तपाईँ मनभित्र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 गर्नु भएको छ साथीले एसएमएस साथीले भन्दा पनि बहिनीले गर्नुभएको छ यो चाहिँ मेरो बहिनी हुनुहुन्छ कल्पना कुसुमजीले लेख्नुहुन्छ दर्शन दादा हजुरहरूको लागि मिठो सम्झना मेरो स्पर्श सोध्छु हजुरको मन कहिले पनि नदुखाउँ हजुरको हर वचन मानौँ तर सोचेको हर कुरा पुरा नहुँदो रहेछ कहिलेकाहीँ हजुरको मन दुखाएँ तर पनि हजुरप्रतिको मेरो माया अनि विश्वास कम हुने छैन यो जीवन रहेसम्म यो शरीरमा प्राण रहेसम्म मुटुभरिको चोखो माया केवल हजुरको लागि love you and miss you Sparsh dot dot dot गर्नुभएको छ कुसुमजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आशा छ तपाईँको आफ्नो मान्छेले पनि बुझिरहनु भएको छ तपाईँलाई सुनिरहनु भएको छ तपाईँको यो भावनाहरू हो मान्छे बाट गल्ती हुन्छ कहिलेकाहीँ हामीलाई यस्तो लाग्छ कि हामी कसैसँग माया गरेपछि उसको मन दुखाउने कुनै पनि काम नगरौँ उसले भनेका हरेक कुराहरू मानौँ उसका लागि सबै कुराहरू गर्न सकौँ जुन उसले चाहना गर्छ हामीबाट जे आशा अपेक्षा गरेको हुन्छ त्यो सबै अपेक्षाहरूलाई हामी पुरा गर्न सकौँ यो चाहना तपाईँको पनि हो मेरो पनि हो सायद माया गर्ने साथीहरूले धेरै महसुस गर्नुभएको होला यो कुरालाई फायर यो एसएमएसको लागि कल्पनाको सुपलाई धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ दिनभरि घाम आउँछ जुन आउँछ रातको रातलाई दिनभरि घाम आउँछ जुन आउँछ रातलाई तिम्रो लागि अरू होला तिमी मात्रै मेरो लागि भन्नुभएको छ सायद उहाँले लागि लेख्नु भएको थियो होला दिनभरि घाम आउँछ जुन आउँछ रातको लागि दिनभरि घाम आउँछ जुन आउँछ रातको लागि तिम्रो लागि अरू होला तिमी मात्रै मेरो लागि भन्नुभएको छ है दादा मिस सविता तामाङ फ्रम आबधाप miss you and love you all time my हेन्सी भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि तपाईँको हेन्सीले पनि तपाईँको यो सन्देश सुनिसक्नु भएको होला अर्को एसएमएस गर्नुभएको छ हाई म सावित्री खड्का आज म यस को लागि रोइ कराइरहेकी छु एसबी मबाट के भुल भयो र so all time miss you I love you and bye भन्नुभएको छ गल्ती के भयो होला एसबीजी तपाईँ सुनिरहनु भएको छ भने सावित्रीजीलाई यो जवाब चाहिँ तपाईँले दिनुहोला आफ्नो माया गर्ने मान्छेलाई हेर्नुहोस् धेरै तडपाउनु हुँदैन हुन त चन्द्रले यो कुरा भनिरहँदाखेरि जेसुकै गरौँ मेरो मनको कुरा हो भन्ने सोच्नुहोला हो म पनि भन्छु त्यो तपाईँकै मनको कुरा हो तपाईँहरूको मायाको कुरा हो तर एउटा कुरा कहिल्यै नबोल्नुहोस् तपाईँ सानो सानो कुराले तपाईँको माया टुट्न सक्छ हो हाम्रो समाजमा एउटा चलन छ एउटा गए अर्को आउँछ एउटा छुट्यो अर्को भेटिन्छ तर त्यस्तो भनेर कि सबैसँग नाता बिगार्दै हिँडेर हुन्छ त अवश्य पनि हुँदैन त्यसैले तपाईँका सन्देशहरू जुन जसरी तपाईँ माझ आएको छ यशविजी सावित्रीजीले पठाउनु भएको छ तपाईँले एकपटक उहाँलाई कुरा गर्नुहोला तपाईँहरू बिचको माया सदैव कायम होस् यही शुभकामना अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ हाई दादा मि भैँसे साथबाट Sargam Ghole my A to Z फ्रेन्डलाई मिस यु एन्ड मेरो मुटुको टुक्रा उमेशलाई miss you and love you and मिठो माया एन्ड हजुरलाई पनि मिस यु भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच सरगमजी तपाईँको यो एसएमएसको लागि तपाईँको आफ्नो मान्छेले यो एसएमएस पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ नमस्कार दादा सन्चै सिसा फुटे टुक्रा हुन्छ धरती फाडे फाटे खाडल भन्नुभएको छ यति मात्र आयो नाम कसको थियो कसले पठाउनु भयो त्यो प्राप्त गर्न सकिनँ यति मात्र आएको छ तपाईँको धेरै धेरै धन्यवाद छ साथी तपाईँ जसले कमेन्ट गर्नुभएको भए पनि एसएमएस गर्नुभएको भए पनि अर्को एसएमएस गर्नुभएको छ हाई दादा हामी भैँसे साथबाट चाँदनी तामाङ माई हट रवि तामाङलाई धेरै मिस गरिरहेको छु ओके दादा bye good night take care भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको हट रविले पनि तपाईँलाई सम्झिरहनु भएको होला चाँदनी तामाङजी हुनुहुन्छ थ्याङ्क सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे शनिराम मुक्तान रातो अह दाजु आज अशोक अह दाजु आज अशोक तिमीलाई मैले भन्दा धेरै माया गर्ने मान्छे पाउँछौ सो म त कस्तो अभागी मान्छे रहेछु भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला अशोकजीको लागि सन्देश अशोकजी तपाईँ रेडियो सुनिरहनु भएको छ भने शनिराजीको प्रश्न छ तपाईँले त उहाँले भन्दा पनि धेरै माया गर्ने मान्छे पाउनुहुन्छ अरे तर उहाँ कस्तो अभागी उहाँले यही कुरा लेख्नु भएको छ आफैले आफैलाई अभागी चाहिँ नसोच्नुहोला शनिराजी अशोक तपाईँको जिन्दगी हुनुहोला अथवा तपाईँको जिन्दगीको यात्रामा अशोकको हात नहोला अथवा होला नभए पनि एउटा कुरा चाहिँ सदैव मनमा के राख्नुहोस् म यही भन्न चाहन्छु कि अशोकजी हुनुहोस् वा नहुनुहोस् तपाईँको जीवनमा कोही अरू पनि आउँछ जसको सहारा चाहिँ तपाईँ बन्न सक्नुपर्छ जो तपाईँको स्वच्छ सहारा बन्छ उसको लागि तपाईँ सदैव अगाडि बढ्नुपर्छ तर म अशोकजी बाहेक अर्को तपाईँको जिन्दगीमा आओस् भनेर कामना पनि गर्दिनँ अशोकजीले तपाईँलाई कुन रूपमा हेर्नुहुन्छ तपाईँले अशोकजीलाई कुन रूपमा हेर्नुहुन्छ त्यसमा पनि तपाईँको माया निर्भर रहन्छ तपाईँहरू दुवैजनाको माया साँचो छ भने अवश्य पनि तपाईँहरू दुईजनाको माया सफल हुनेछ धेरै धेरै धन्यवाद छ शनिराजी अर्को एसएमएस गर्नुभएको छ अध्यारो रातमा केवल उनको यादमा दादा good evening it's me Sharmila आज म्यासेज स्पेसली उनी उही निष्ठुरी साथी चन्द्र बललाई miss you and love you so much and and hold भन्नुभएको छ त्यस पछाडि के लेख्नुभयो यति मात्र आयो चन्द्र बलजी हुनुहुँदो रहेछ चन्द्र भन्दाखेरि चाहिँ मेरो मात्र परेकी जस्तो लाग्यो आहा चन्द्र बलजीलाई उहाँले सन्देश भएको छ शर्मिलाजीले थ्याङ्क सो मच चन्द्रजी सुनिरहनु भएको छ भने मेरो मिजु पर्नुभएछ एसएमएस चाहिँ गरिहाल्नु होला है त आफ्नो मान्छेलाई अर्को एसएमएस गर्नुभएको छ हजुरको माया मुटुभित्र सजाएको छु सानो हजुर छौरा यो संसारमा बाँचेको छु सानो भन्नुभएको छ नमस्ते दाजु रात्रिकालीन नमस्कार सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु मि मनिष लामा अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ मनिषजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा आएम मिनाक्षी तामाङ दादा आज माई फ्रेन्ड आर्को ब्याड न्युज सुनेको थिएँ सो सो द्याट अबदेखि आफ्नो गल्ती नभए नि सहेर बस्नु भन्न चाहन्छु प्लिज डन्ट एग्री भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र मिनाक्षीजी तपाईँको साथी आरले पनि यो म्यासेज पाइसक्नु भएको छ अर्को एसएमएस गर्नुभएको छ प्रेमी होइन म हजुरको जीवनसाथी बन्न चाहन्छु आँखामा होइन हजुरलाई हृदयमा सजाउन चाहन्छु हाई दादा it's me Srijana Moktan from Padam Pokhari भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसे साथबाट विमला स्याङतान मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धडकन सबिरलाई miss you and love you भन्छु दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच समीरजीले पनि तपाईँलाई सुनिरहनु भएको होला तपाईँको यो सन्देशलाई एकैछिनमा तपाईँको मोबाइलको रिङटोन बज्छ है त यो विश्वास हो मेरो किन भन्दा माया गर्ने मान्छेले साँच्चै मेरो आवाजलाई सुनिरहनु भएको छ भने समीरजीले तपाईँलाई अवश्य नै कल गर्नुहुन्छ यो मेरो विश्वास हो अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसे छबाट प्रदीप सिंह गोले पिएसजी मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारी सुजितालाई I forget you never I never forget you and I love you forever भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सदैव यत्तिकै माया गर्नुहोला सुजितालाई धेरै धेरै धन्यवाद छ प्रदीपजी अर्को एसएमएस गर्नुभएको छ दर्शन नमस्ते दाजु it's me Simran Balami from Hatiya दाजु किन होला कसैको माया चाहिँ सफल र कसैको चाहिँ असफल हुन्छ होला है है भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले के लेख्नु भएको थियो होला यति मात्र आयो कसैको माया किन सफल हुन्छ कसैको किन हुँदैन भन्नुभएको छ सिमरनजी सिमरनजीलाई सिमरनजीको प्रश्नको यो जवाब दिनुभन्दा अगाडि सिमरनजीलाई एउटा प्रश्न तपाईँ माया के हुँदाखेरि चाहिँ सफल भन्नुहुन्छ के हुँदाखेरि चाहिँ सफल भएन भन्नुहुन्छ कन्डिसनहरू धेरै हुन्छन् एक तपाईँले कसैलाई चाहनुहुन्थ्यो उसले पनि तपाईँलाई चाहन्थ्यो तपाईँहरू एकअर्कालाई पनि धेरै माया गर्नुहुन्थ्यो तर छुटिनु भयो अब त्यसलाई माया पाएको भन्ने कि गुमाएको भन्ने तपाईँले कसैलाई एकरो चाहनुहुन्थ्यो उसले तपाईँलाई चाहेन अब त्यसलाई तपाईँ सफल भन्नुहुन्छ या असफल तपाईँहरू एकअर्कामा एकदमै माया गर्नुहुन्थ्यो सँगै बस्नुहुन्थ्यो बिहे पनि गर्नुभयो सँगै रहनुभयो जिन्दगी जिइरहनु भएको छ अब त्यसलाई सफलता मान्ने कि असफलता तपाईँको लागि यो प्रश्नसूचक प्रश्नहरू नै मैले तेर्साएँ किन भन्दा मायालाई कुण्डुमा सफल भन्ने कहिलेकाहीँ हामीले धेरै माया गर्ने मान्छेले हामीलाई छोडेर जान्छ वास्तविक रूपमै धोका नै दिएर जान्छ भनौँ इच्छै गरेर म अब तिमीसँग बस्न सक्दिनँ म जान्छु तिम्रो जिन्दगीमा अरू कोही आउँछ मेरो जिन्दगीमा अरू कोही छ भनेर जान्छ भने त्यो बेला तपाईँको तर्फबाट त्यो मायालाई सफल भन्ने कि असफल भन्ने सफलता र असफलताका परिभाषाहरू यहाँ गएर टुङ्गिन्छन् मलाई लाग्छ तपाईँको हामी धेरै जस्तो साथीहरूले धेरै जस्तो माया गर्ने जोडीहरूले आफ्नो मान्छेको आफूसँग बिहे हुनु आफूले प्राप्त गर्नुलाई प्रेम सफल भएको मान्छन् र भौतिक रूपमा बाहिरबाट हेर्दाखेरि देखिने पनि त्यही नै हो सबैले बुझ्ने पनि यही नै हो तर तपाईँले सोच्नु भएको छ कहिलेकाहीँ आफ्नो मान्छे तपाईँको जिन्दगीमा हुँदाहुँदै पनि त्यो प्रेम असफल भइरहेको हुन्छ किनकि तपाईँले जति चाहनु भएको छ त्यति माया उहाँले दिन सक्नुहुन्न जति उसलाई बुझ्नुपर्ने चाहना उसले तपाईँबाट चाहिरहनु भएको हुन्छ तपाईँले उति उहाँलाई बुझ्न सक्नुहुन्न त्यो बेला तपाईँको त्यो प्रेम तपाईँहरू सँगै भए पनि विफल हो असफलता हो तर कहिलेकाहीँ तपाईँहरू दुवैजना माया गर्नुहुन्छ एकअर्कालाई बाध्यताले टाढा हुनुहुन्छ तर पनि अझै पनि माया गर्नुहुन्छ एकअर्कालाई जबकि तपाईँ अरूको भइसक्नु भएको छ उहाँ अर्को भइसक्नु भएको छ भने त्यसलाई असफलता भन्ने कि सफलता भन्ने म त भन्छु त्यो प्रेम सफल हो किनकि तपाईँहरूको जिन्दगीमा अरू कोही छ जसलाई तपाईँ आफ्नो माया जिन्दगी ठान्नुहुन्छ वा उसँगै जिन्दगी जिउनुहुन्छ र पनि कोही अर्को यस्तो छ विगत जुन तपाईँको साथमा थियो जसलाई तपाईँ माया गर्नुहुन्थ्यो अझै पनि तपाईँलाई उत्तिकै विश्वास र सम्मान गर्छ तपाईँहरू एकअर्काको हुन नसके पनि त्यसलाई पनि सफलता नै मान्नुपर्छ त्यसैले किन सफलता हुन्छ किन विफलता हुन्छ भन्ने प्रश्नको जवाब मैले यो राखेँ र कारणहरू धेरै छन् प्रेम असफल हुनुमा ठुलो कारण नै चाहिँदैन कहिलेकाहीँ तपाईँलाई एकदमै तपाईँको बोयफ्रेन्ड तपाईँको गर्लफ्रेन्डसँग रिसाउनु मन लाग्यो एकछिन एकछिन यसो रिसाएर बसौँ न त होइन एकछिन रिसाएर बसौँ रिसाएर बस्नुभयो तपाईँ तपाईँ रिसाएर बस्नु भएपछि उसले फकाउन थाल्छ तपाईँलाई लाग्छ अझै फकाएर होस् न आफ्नै मान्छे त हो फकाइरहन्छ तर एउटा मोड यस्तो आउँछ कि उसले कति फकाउनु यार जति फकाए पनि मलाई मतलबै गर्दिनँ यो सोच्नुहुन्छ त्यस पछाडि उहाँ पनि रिसाउन थाल्नुहुन्छ तपाईँ रिसाउनु भएको थियो बनावटी तर पछि गएर मैले बनावटी पो गरेको हो भनेर भन्न सक्नु भएन भने त्यही बेला तपाईँको प्रेममा धराएर हुन्छ तपाईँहरूको प्रेम छुटिन्छ ग्यारेन्टी हो तर तपाईँको गल्ती आफैले पनि स्वीकार्ने उसले पनि आफ्नो गल्ती स्वीकार्ने एकअर्काको लागि विश्वासिलो पात्र बन्न सक्नुभयो भने माया अवश्य पनि छुटिँदैन सफल हुन्छ यो तपाईँको लागि राखेँ मैले थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र हटियादेखि गर्नुभएको थियो श्री सिमरन बलामीजीले आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ miss you for you and my our friend why love breakup it it's me Simran भन्नुभएको छ सिमरनजीले भन्नुभएको रहेछ मैले जवाब दिइसकेको छु है Simranji thank you so much अर्को एसएमएस गर्नुभएको छ हाई दादा म भैँसे साथबाट सुजिता थिङ माई डियर प्रदीपलाई love you and miss you भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको प्रदीपले पनि कार्यक्रम सुनिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ माई लभली फ्रेन्ड एलेक्स मनोजलाई एकदम मिस गर्दैछु भनिदिनु दादा भन्नुभएको छ नाम चाहिँ के परेको नि एलेक्सजीलाई सम्झाउनु भएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा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 गएर कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर कमेन्ट छ नम्रता तामाङजीले गर्नुभएको छ उहाँ लेख्नुहुन्छ नमस्ते दाई it's me Namrata from Bhainse साथ मेरो उदयपुरमा रहनुहुने मनिकजीलाई always miss you and love you then especially my hardly दादा अशोक अशोक थिङलाई miss you so much and तपाईँलाई नि miss you okay bye take care have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच नम्रताजी तपाईँको यो कमेन्टको लागि हामीलाई पनि सम्झनु भएको छ तपाईँको आफ्नो मान्छेसँगै र तपाईँको हट मनिकजीले पनि सुनिरहनु भएको होला उदयपुरमा उहाँले सुन्नुभएको छैन भने पनि एसएमएस चाहिँ गरिदिनु होला रेडियो सर्भरबाट W W W dot radio server dot com dot NP मार्फत कार्यक्रम सुन्नु होला है भनेर एकचोटि एसएमएस चाहिँ भनिदिनु होला गरिदिनु होला यो जानकारी तपाईँलाई राखेँ र धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि तपाईँको कमेन्टहरू थुप्रै छन् यतिखेर अर्को कमेन्ट गर्नुभएको छ अह स्पेसली चन्द्र तिमीलाई अनि विश्व थापालाई धेरै सम्झेको छु अनि मलाई चिन्ने सबैलाई हाई भन्न चाहन्छु है भन्नुभएको छ बिएन धितालजीले कमेन्ट गर्नुभएको छ बिएनजी थ्याङ्क सो मच सम्झिरहनु भएको छ बिएनजी मेरो आफ्नै मान्छे के भने आफ्नै बारीको भने यस्तै <laughs> आफ्नै मित्र हुनुहुन्छ धेरै सहयोगहरू प्राप्त गरेको छु बिहान दुःख पर्दा साथीको जुन सहयोगहरू पाउनुपर्छ त्यो सहयोगहरूबाट सदैव तिम्रो छेउमै रहेको छु तिमी भने मैले <laughs> माइन्ड नगर्नु होला र धेरै धेरै धन्यवाद छ बिहान तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले लेख्नु भएको छ हाई दादा के छ खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ तपाईँको भएको छ कि छैन होला आज खास मेरो सन्देश भन्नुपर्दा मेरो अल फ्रेन्डलाई मिस यु एन्ड मुटुको धड्कन बीलाई लभ यु सो मच भन्दै उनको लागि मुक्तक सुनाइदिनु है दादा भन्नुभएको छ मुटुको धड्कन बी हुनुहुन्छ भुवन तामाङजीको उहाँको लागि मुक्तक छोड्नु भएको छ तपाईँ सुनिरहनु भएको छ भने अलिक नजिक नजिक आउनु होला है त मेरो आवाजमा तपाईँको भुवनजीको यो मुक्तक यस्तो छ मुस्कान छोरी हाँसिरहनु तिमी सधैँभरि मुस्कान छोरी हाँसिरहनु तिमी सधैँभरि खुसी मात्र दियोस् तिमीलाई ईश्वरले घरिघरि मुस्कान छोरी हाँसिरहनु तिमी सधैँभरि खुसी मात्र दियोस् तिमीलाई ईश्वरले घरिघरि फलोस फुलोस जीवन तिम्रो यही मेरो कामना फलोस फुलोस जीवन तिम्रो यही मेरो कामना साथै खुसी रहनु हरेक पल तिमी यसै गरी मुस्कान छरी हाँसिरहनु तिमी सधैँभरि खुसी मात्र दियोस् तिमीलाई ईश्वरले घरिघरि भन्नुभएको छ आफ्नो मान्छेको लागि यति सोचेपछि पुगेको नि होइन सोच्ने मात्र होइन सँगै हुँदाखेरि पनि धेरै माया गर्नु होला कहिलेकाहीँ टाढा हुँदाखेरि जति माया लाग्छ नि सँगै हुँदाखेरि त्यत्तिकै झगडा पर्छ तपाईँलाई थाहा छ कि छैन कहिलेकाहीँ महसुस गर्नुभएको होला सँगै हुँदाखेरि झगडा हुन्छ तर झगडा यस्तोसम्म नगर्नुहोस् कि जुन झगडाले तपाईँहरूको बिचमा दरार पैदा होस् बरु त्यो झगडाले तपाईँहरूको बिचमा अझ बढी माया अझ बढी विश्वास बढाओस् कहिलेकाहीँ चुलो पनि ठोकठाक गर्नुपर्छ अरे दाउरा पनि अनि मात्र बल्छ भन्छन् त्यसैले पनि कहिलेकाहीँ झगडा गर्दा पनि राम्रो तर रिसाउने गरी होइन एकअर्काको मन दुख्ने गरी होइन यसो जिस्काइमा गर्दाखेरि त रमाइलो नै हुन्छ धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि र तपाईँको कमेन्ट आइरहेको छ म कमेन्ट पढिहाल्छु कमेन्टभन्दा अगाडि एउटा एसएमएस पनि लिन्छु यतिखेर एसएमएस गर्नुभएको छ हेलो दादा म हेटौँडा चौबिसबाट सुनिल तामाङ म मेरो हडलीलाई हडली डोल्मालाई love you and miss you so much भन्न चाहन्छु भन्नुभएको छ डोल्माजी मक्खै <laughs> डोल्माजीले सुनिरहनु भएको होला तपाईँलाई एकैछिनमा म्यासेज आउँछ है त थ्याङ्क सो मच अर्को एसएमएस गर्नुभएको छ दादा मेरो सन्देश पुरा त आएन तर ठिकै छ भन्न त अरू पनि थियो तर पुरै भन्नुभएको छ फेरि पनि पुरै आएन ल न के गर्ने होला माफी माग्न चाहन्छु म चाहिँ एकदमै सो हटैदेखि मुटुदेखि एकदमै सरी भन्न चाहन्छु के गर्ने है यस्तै छ प्रविधि अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु गुड इभिनिङ सन्चै हुनुहुन्छ मि मनिष लामा सन्देश प्यारिसिस एन्ड स्पेसली कान्छु युनिसालाई धेरै धेरै miss you and love you हजुरलाई पनि ओके टेक केयर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि मनिषजी र युनिसाजी हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ त्यसैले म ढुक्क छु तपाईँको यो सन्देश उहाँसम्म पुगिसकेको छ युनिसाजी सुनिरहनु भएको छ भने एकचोटि उहाँलाई एसएमएस गर्नु होला है त अर्को एसएमएस गर्नुभएको छ हाई दादा बि भैँसे साथबाट साथी दादा मेरो एसएमएस भन्नुपर्दा मेरो कान्छालाई I love you and miss you भन्न चाहन्छु भाइ दादा भन्नुभएको छ तपाईँको कान्छाले पनि सुनिरहनु भएको होला एकैछिनमा I love I love you too सहितको एसएमएस आउँछ है त थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँका एसएमएसहरू लिइरहेको छु यतिखेर अर्को एसएमएस गर्नुभएको छ हेलो दादा मि सविता तामाङ फ्रम पदम पोखरी भोरले आप्दाबाट दादा यो माया भन्ने चिज के हो के हो के हो नचिनेसम्म को को चिनेपछि छुट्नै नसकिने किन हो एसएमएस र र मिक्स लेख्नु भएको छ उहाँले त्योभन्दा पछाडि चाहिँ के लेख्नु भएको यति मात्र आयो माया भन्ने चिज यस्तै हो कस्तो भन्ने अब ठ्याक्कै यस्तो भनेर देखाउन मलाई पनि आउँदैन नचिनेसम्मको को चिनेपछि माया मोह भन्छन् साँच्चै नै कोही हामी अपरिचित भेट्छौँ मानौ तपाईँसँग सँगै सिटमा बस्नुहोला त्यो अपरिचित मान्छेसँग तपाईँको चिन्जान पनि नहोला तर पनि उप्रतिको सद्भाव एउटा मन छ जसलाई हामी माया भन्न सक्छौँ अवश्य पनि एक प्रकारको सम्मान हो तपाईँले माया प्राप्ति त्यसै गरी गुमाउनु प्राप्त गर्नुसँग जोड्नुहुन्छ मलाई चाहिँ कहिलेकाहीँ हामीले आफ्नो मान्छेलाई कति सम्मान गर्छौँ त्यो नै माया हो जस्तो लाग्छ कसैलाई हामी सम्मान गर्छौँ उप्रति एउटा छुट्टै भावना जन्मन्छ जसलाई मायाको परिभाषाभित्र समेट्न चाहन्छु म चाहिँ तपाईँलाई कस्तो लाग्छ कुनै हुन त यो मेरो व्यक्तिगत भावना हो शत प्रतिशत हुनैपर्छ भन्ने पनि छैन तपाईँको छुट्टै भावना होलान् मेरा छुट्टै भावना छन् तैपनि मायामा महसुस गर्ने कुरा चाहिँ एउटै हुँदो रहेछ धेरैको यो मैले पनि महसुस गरेको कुरा हो थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अरू पनि थुप्रै कमेन्टहरू छन् साथीहरूले कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट पढ्दैछु म अह कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो एकचोटि हेर्नै पऱ्यो कमेन्ट चाहिँ कमेन्ट गर्नुभएको छ वाङजु वाइबा तामाङजीले दर्शन नमस्ते प्रस्तुत दाजु हरेक एपिसोडमा मेरै कुराहरू समेटिरहे तर सुन्नेलाई नि वाक्कै लाग्छ नि है जे जे हो भन्नुभएको छ फेरि आज लामो लेख्दैछु कतै तपाईँलाई वाचन गर्न पो गाह्रो होला कि भन्नुहोस् है जे जे अर्को एपिसोडबाट दुःख दिन्न नि भन्नुभएको छ वाङजुजी त्यस्तो नभन्नुहोस् तपाईँले जति लामो पठाउनुहुन्छ मलाई त्यति खुसी लाग्छ तपाईँले जति माया गर्नुहुन्छ मलाई त्यति खुसी लाग्छ तपाईँहरूको माया छ र हामी पनि यसरी तपाईँको माझमा आउन खुसी लाग्छ रहर लाग्छ यस्तो लाग्छ कि हरेक पल तपाईँको मुटुको कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुऱ्याउँ त्यसैले पनि तपाईँले जे पठाउनु भए पनि हुन्छ केही विधाहरूबाट राख्छु राख्छु है जे जो मेरो भावनाहरू स्पेसल सेम्बो बीको लागि भन्नुभएको छ एउटा इमोस इमोट आइकन पनि छ हाँसिरहेको लेख्नुहुन्छ कविता कविता वाचन गर्न मलाई फेरि खैकै खैकै भइहाल्छ तैपनि गजङ मजङ पढे पनि मिलाएर सुन्ने कोसिस चाहिँ गरिदिनु होला लेख्नुहुन्छ जुन चम्किरहँदा डाह गरिरहन्छ त्यो पुस्रे ताराहरूले जसरी तिमीले हाँस्दा सन्माउँछन् हावाको बेग अनि हुर्किन्छ आफ्नै गन्तव्य म बादल भई ठोस आकृतिको अभावमा जलिरहँदा वरिपरि तिम्रै मायाको आशाले सोचेझै जलवायु परिवर्तन हो म यही अनियन्त्रित कण हो जुन बिना वर्ष सताउँछ वर्षाएर दुनियाँलाई म तिमीलाई कहिले जुनसँग कहिले प्रकृतिसँग कहिले कृत्रिमतासँग कहिले आफ्नै बटसँग दाजेर बोलिरहेको हुन्छु हरेक वस्तुमा तिम्रो आकृतिको महसुस गरेर जब यी मगज छुटिन्छ कद कविपनबाट जब यी मगज छुटिन्छन् कविपनबाट अनि आफैले आफैलाई थुक्छु थुक्क म पागल कवि र पनि त्यो र पनि त्यो घाम झुल्किन भुल्दैनन् जुन चम्किन अल्छी गर्दैनन् र हावाले बहकिन छुटाउँदैनन् त्यसरी नै म पागल उनको बारेमा बडेमाको सपना बुन्दै म पागल उनको बारेमा बडेमाको सपना बुन्दै कल्पनाको गहिराईमा डुब्न छुटाउँदैनन् हरेक पल पल पल भन्नुभएको छ कविता वा मुक्तक पनि लेख्नुहुन्छ सताउँछौ आएर सपनीमा तिमी सताउँछौ आएर सपनीमा तिमी चोखो माया लाएर सपनीमा तिमी दुनियाँ जिते जस्तै लाग्छ पल पल दुनियाँ जिते जस्तै लाग्छ पल पल आफ्नै साथ पाएर सपनीमा तिमी सताउँछौ आएर सपनीमा तिमी चोखो माया लाएर सपनीमा तिमी गजल छ उहाँको दुःख दिने पनि छन् आफ्नै मारी भित्रभित्रै मन आफ्नै दुःख दिने पनि छन् आफ्नै मारी भित्रभित्रै मन आफ्नै कोही अरूको लागि मर्छन् सुम्पिँदै सजिलै तन आफ्नै यहाँ प्रेम बिग्दछ हेर्नुहोस् यहाँ प्रेम बिग्दछ हेर्नुहोस् भएपछि धेरै धेरै धन आफ्नै मारी भित्रभित्रै मन आफ्नै दुःख दिने पनि छन् आफ्नै मेरो पीडा नकोट्याउ प्रिय मेरो पीडा नकोट्याउ प्रिय हुन्छ हरेक कारण आफ्नै सुम्पिँदै सजिलै तन आफ्नै उनी मुस्कुराएको हेर्दा हेर्दै उनी मुस्कुराएको हेर्दा हेर्दै भुल्छु हजुर रुदन आफ्नै मारे भित्रभित्रै मन आफ्नै यसरी भयो वाङ्जु सरकार यसरी भयो वाङ्जु सरकार चलाउँदैछु म जीवन आफ्नै मारे भित्रभित्रै मन आफ्नै दुःख दिने पनि छन् आफ्नै भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको गजलको लागि र तपाईँले हाइकोहरू पनि लेख्नु भएको छ हाइको हाइकु सेन्ड्यु पनि भन्नुभएको छ मायाको चिनो याद पठाएको छु स्वीकारिदिनु भन्नुभएको छ हाइकुको बारेमा तपाईँलाई थाहै होला धेरै थोरै मलाई पनि जानकारी थियो ठ्याक्कै फेरि अहिले हाइकुको बारेमा जानकारी दिँदाखेरि चन्द्रले के बोले के बोले जस्तो होला आधिकारिक जानकारी नभएसम्म चाहिँ बोल्न अलिक गाह्रो नै लाग्छ अरू पनि छन् मैले यति मात्रै राखेँ है तपाईँको जुजी धेरै दुःख नदिउँ होला है जे जे हो फेरि अरू मित्रहरूको नि सन्देश सुनाउनु छ आफ्नो प्रिय मनलाई अन्तमा सम्पूर्ण प्रोग्राम सुनिरहनु भएको मित्रहरूलाई मिठो सम्झना जाडो मौसम छ आफ्नो मायालुको यादमा बसिरहनु भएको होला सबैको माया फलोज फुलोज सदैव सफल रहोस् सबैलाई शुभकामना अनि जेज्यू तपाईँलाई चाहिँ स्पेसल थुजेसे है बिदा हुन्छ जेज्यू शुभरात्रि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँका सन्देशहरू आएका छन् र वाङजुजीलाई जानकारी पनि बुधबार अनुराग भन्ने कार्यक्रम आउँछ तपाईँ गजल र मुक्त कोर्नु हुँदो रहेछ तपाईँ त्यसमा पनि तपाईँका सन्देशहरू छोड्न सक्नुहुन्छ हामीसँग थुप्रै साथीहरूको कमेन्ट छ अर्को कमेन्टहरू पनि छन् एसएमएसहरू पनि छन् तर हामीसँग समय एकदमै कम छ के गर्ने होला भनेर अलिकता घोद्लिरहेको छ यतिखेर अह थोरै कमेन्टहरू लिइहाल्छु यतिखेर कमेन्ट गर्नुभएको छ कसले गर्नुभयो कमेन्ट गर्नुभएको छ तान्जेन तामाङजीले लेख्नुहुन्छ लासो ब्रो मायालु अल फ्रेन्डहरूमा पनि रात्रिकालीन न्यानो माया अनि सम्झना अनि मेरो मायालुलाई लभ यु तिमीले केही गल्ती नगरे पनि कहिलेकाहीँ त्यत्तिकै रिसाउँछु है के गर्नु कालो मेरो बानी नै यस्तै छ तर तिमी जे गरे पनि तिमीसँग कहिले पनि रिसाउने छैन सरिकालो अनि चन्द्रब्रो एन्ड सविशेष भन्नुभएको छ थ्याङ्क सो मच हामी दुवैजनाको तर्फबाट हामीले पनि सम्झनु भयो हामी पनि यही चाहन्छौँ सवि र चन्द्रको जोडीले पनि सदैव यही चाहन्छ तान्जनजी तपाईँहरू सदैव माया गर्नुहोस् एकअर्कालाई सदैव एकअर्काको साथमा रहनुहोस् कहिलेकाहीँ तपाईँ होला बिना कारण कहिलेकाहीँ उहाँ होला बिना कारण तर यस्तो सम्बन्ध रिसाउनुहोस् कि तपाईँको कारणले उहाँको मनमा ठेस पुगोस् अथवा उहाँको कारणले तपाईँको मनमा ठेस पुगोस् यो मायामा ससाना कुराहरूको धेरै ठुलो महत्त्व हुन्छ मैले तपाईँलाई भनिरहनु पर्दैन तपाईँ आफूले पनि बुझ्नुहुन्छ र रेडियो सुनेर बस्नुहुने सबै साथीलाई पनि थाहा छ जस जसले माया गर्नुभएको छ त्यसैले ससाना कुराहरूलाई ध्यान दिनुहोस् तपाईँको आफ्नो मान्छेलाई के मनपर्छ के मन पर्दैन तपाईँ तपाईँले आफ्नो मान्छेलाई जुन रूपमा हेर्नु भएको छ त्यस्तै रूपमा तपाईँको आफ्नो मान्छेले पनि तपाईँलाई हेर्न सक्ने वातावरण सदैव बनाउनुहोस् थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ लभ फुच्ची भन्नुभएको छ hi bro it's me Phuchchi smile queen आज मेरो अल बेस्ट फ्रेन्डलाई miss you love you and मसँग रिसाएर बस्ने सोमवान देन मलाई माया गर्ने सोमवानलाई miss you and love you okay take care hi bro good night भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र अब भने हामीसँग समय एकदमै कम छ तपाईँका कमेन्टहरू पनि थुप्रै छन् एसएमएस थुप्रै छन् एकैछिन गीत सुनौँ त्यस पछाडि म सकेसम्म तपाईँका कमेन्टहरू मात्रै भए पनि लिने प्रयास गर्नेछु एसएमएस पनि पढ्नु छ एकैछिन सुमधुर साङ्गीतिक आवाज जनम जनम जनम यो निकै नै सुन्दर साङ्गीतिक आवाज राखेँ तर हामीसँग समय एकदमै कम छ के गर्ने होला एसएमएस म सर र पढिहाल्छु यतिखेर एसएमएस गर्नुभएको छ मैले सविताजीको पढेँ त्यस पछाडि अर्को एसएमएस छ डोल्माजीको लागि पनि पढिसकेको छु अर्को एसएमएस छ के छ खबर भन्नुभएको छ ठिकै छ है फुल हेरे फुल राम्रो जुन हेरे जुन राम्रो फुल हेरे फुल राम्रो जुन हेरे जुन राम्रो तर मलाई उनी नै राम्रो <laughs> भन्नुभएको छ फ्रम भैँसे आठ नयाँ गाउँबाट Rose Lama I love you can see and miss you and our friend भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मि बुद्ध म चाहिँ भन्न चाहन्छु मन्दिर रोजेर पूजा नगर्नु देउता सबैको एउटै हुन्छ गरिब भनेर हेला नगर्नु मेरो ठुलो भन्ने अह बन्ने प्रेमी भन्नुभएको छ यति मात्र आयो तपाईँको है माफ गर्नुहोला Buddhaji thank you so much तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा माया हट डोल्माको फोन पनि लाग्दैन किन होला नेटवर्क प्रब्लम हो कि हाम्रो मायाको प्रब्लम हो म त पागल भइसकेँ प्लिज एकचोटि फोन अन गर भनिदिनुहोस् न है भन्नुभएको छ डोल्माजी नेटवर्क लाग्ने ठाउँमा बस्दिनु होला सकेसम्म अँध्यारो छ हुन त टाढा जानुहोस् भन्दिनँ तर घरकै कुनाम पनि कतै लागिहाल्छ कि जे होस् तपाईँहरू सदैव एकअर्कालाई गर्नु होला अर्को एसएमएस छ दादा अब त केही भन्न नै आ आएन के गरौँ आज म त तिनचोटि गरेँ तपाईँलाई एसएमएस भन्नुभएको छ <laughs> फेरि पनि आधी मात्र आयो माफ गर्नु होला एकदमै मुटुदेखि नै सरी भन्न चाहन्छु र आजको लागि अन्तिम एसएमएस छ हाई दादा म भैँसे छबाट रवि तामाङ पिएसजी मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारी चाँदनीलाई I miss you too and I love you भन्न चाहन्छु अनि रेडियो सरलाई पनि भन्नुभएको छ ल ओहोरदोहोर चाहिँ भयो खुसी लाग्यो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि मैले यो एसएमएस यत्तिकै बन्द गरेँ आजको लागि मैले लगभग कतिवटा एसएमएस पढेँ आज चालिसवटा एसएमएस पढेछु यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद त्यसै गरी तपाईँका थुप्रै कमेन्टहरू मैले पढ्न पाइनँ तपाईँका कमेन्टहरू पढ्न नपाए पनि म सर एकचोटि नाम भन्न चाहन्छु माफ गर्नुहोला मैले तपाईँको मुटुको कुरा तपाईँको मान्छेको मुटुसम्म पुर्याउन सकिनँ समयको पाबन्दी छ जुन त्यसैले पनि अन्जानी कान्छीजीले कमेन्ट गर्नुभएको थियो thank you so much Gorkhali इवरजीले कमेन्ट गर्नुभएको थियो रोमियो अर्जितजीले कमेन्ट गर्नुभएको थियो मङ्गल कुमार आङदिङमेजीले कमेन्ट गर्नुभएको थियो त्यसै गरी चुलबुल पाण्डे आई आई भन्नुभएको छ उहाँले पनि कमेन्ट गर्नुभएको थियो युनिसा थिङजीले कमेन्ट गर्नुभएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मनिषा बलजीले कमेन्ट गर्नुभएको थियो दादा मेरो मुटुभित्रको प्यारो मान्छेलाई पनि मिस यु कान्छो भनिदिनु भन्दै छुटिए म उही मायाको सङ्गम मेरी कान्छी मनु भन्नुभएको छ उहाँले थ्याङ्क यू सो मच त्यसै गरी सङ्गीत प्रेमी सन्देश तामाङजीले कमेन्ट गर्नुभएको थियो रोमी अर्जितजीले कमेन्ट गर्नुभएको थियो रूपा मगरजीले कमेन्ट गर्नुभएको थियो अविरल प्रेमीजीले कमेन्ट गर्नुभएको थियो सनिसमा गुरुङजीले कमेन्ट गर्नुभएको थियो एसके यादवजीले कमेन्ट गर्नुभएको थियो त्यसै गरी सुधीर लामाजीले कमेन्ट गर्नुभएको थियो रमन पोखरेलजीले कमेन्ट गर्नुभएको थियो थापा केटो मजीले कमेन्ट गर्नुभएको थियो रोशनी एकल यात्रीजीले कमेन्ट गर्नुभएको थियो कमेन्ट गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद छ ज जसले हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँ र मेरो भेट भोलि राति नौ पन्ध्र बजे सबैको साथमा कार्यक्रम अनुरागमा हुने रहेछ तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री